विगत सबैको हुन्छ अनि हुन्छ पीडा सबैसँग त्यही पीडाको घाउमा मलमपट्टी लगाउने हाम्रो प्रयास कार्यक्रम बितेका फलहरू कार्यक्रम बितेका फलहरू कहिले टुट्छ साहस कहिले जुट्छ बलहरू सम्झनामा आइरहन्छ बितेका पलहरू हरेक बिहिबार राति नौ पन्ध्रदेखि दस बजेसम्म मात्र रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्चमा साथी चन्द्रको साथमा फुलको बाटो म हिँड्नेछु काँडाको मेरो घर छेवैको त्यो गोरेटो त्यही गोरेटोमा घाँस दाउरा गर्दा गर्दै प्रसव पीडामा छटपटिएर मेरो आमाले मलाई जन्म दिनुभएको थियो अरे त्यो त्यही घर छेउको गोरेटो हो जहाँ मेरो आमाले आफ्नो लागि छुट्याएका अन्तिम खानाका घाँसहरू मलाई नै खुवाउनुहुन्थ्यो अनि त्यो त्यही गोरेटो हो जुन गोरेटो भएर म तिम्रो आगमनको प्रतीक्षामा कुसु टाढा नजरहरू डुलाएर बस्थेँ आज आज पनि म त्यो गोरेटो हेर्छु तर तिम्रो प्रतीक्षामा होइन एउटा सोच बोकिएर म हेर्छु त्यो गोरेटोलाई अनि सोच्छु त्यही गोरेटोमा पाइला सार्दै मैले मेरो बुवा आमाको खुसी खोज्नु छ अनि त्यही गोरेटोमा भोलि मैले मेरो जीवनसाथीसँग हात समाउँदै अघि बढ्नु छ जिन्दगीको यात्रामा आज त्यो गोरेटोको माटो छुँदै भन्न मन लाग्छ मैले तिमीलाई जति माया गरेँ त्योभन्दा अझ बढी माया म मेरो जीवनसाथीलाई गर्नेछु थाहा छ पीडा हुनेछ केही समय केही पल तिम्रो यादले सताउनेछ मलाई तर मेरो जिन्दगी मेरो आफ्नो मान्छेलाई कदापि मरुवाउने छैन उनीलाई मेरो जिन्दगी सम्झेर माया गर्नेछु चाहे मेरो मन फेरि टुटे टुटोस् आज त्यो गोरेटो सुनसान छ यस्तो लाग्छ त्यहाँ औँसीको कालो छायाले पुरै संसार ढाकिएको छ त्यो कालो छायाले हिजोका दिनमा मेरो मायाको संसारलाई कालो छिद्रोले जस्तै आफूभित्र विलिन गरिदिएको थियो त्यो कालरात्रिभित्र निसासिएर म सायद म सायद मर्थेँ होला तर मेरो आमा बुवाको मायाले मर्न दिएन मलाई अनि बिस्तारै पाइला साह्रै लर्खराउँदै क्षितिजको सुन्दर बिहानी भएको संसारमा आज टुटेका सपनाहरूलाई त्यागेर हाम्रा प्रेम कथाहरूलाई सदा सदाका लागि बन्द गर्दैछु अनि जाँदैछु तिम्रो जिन्दगीबाट टाढा धेरै टाढा कहिले नफर्किने गरी एउटा सहाराको हात समाउँदै विक्षिप्त मनहरूलाई सुमसुम्याउँदै जाँदैछु टाढा धेरै टाढा तिमीबाट धेरै टाढा हाम्रो प्रेमको कथा आजदेखि बन्द गर्दैछु हाम्रो प्रेमको कथा आजदेखि बन्द गर्दैछु त्यही प्रेमको निशानी प्रेमको कथा आजैदेखि बन्द गर्दैछु आजदेखि बन्द गर्दैछु नमस्ते अनि हार्दिक स्वागत छ तपाईँका बितेका पलहरूलाई तपाईँको मानसपटलमा ताजा बनाएर जीवनमा अघि बढ्न प्रेरित गर्ने एक मात्र कार्यक्रम बितेका पलहरूमा सदाझै आज पनि तपाईँका केही मिलनका अनि केही बिछोडका पलहरू समेटिएको तपाईँका बितेका पलहरू बोकेर आइसकेको छु म तपाईँकै मनभित्रको साथी चन्द्र तपाईँ यो कार्यक्रम रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र W W W dot radio server dot com dot एनपीमा संसारभर सुनिरहनु भएको छ साथै हाम्रो पात्रो लगायतका लोकप्रिय मोबाइल एप्लिकेसनहरू मार्फत पनि तपाईँ मेरो आवाजलाई सुनिरहनु भएको छ आज कार्यक्रममा मैले लिएर आएको छु उदासी अन्यल अस्मिता तामाङको बितेका पलहरूलाई उहाँले आफ्नो बितेका पलहरू आमभन्ज्याङ एक खैरेनी मकवानपुरबाट पठाउनु भएको हो उहाँको यो कथा यो अघि पनि मेरो आफ्नै कार्यक्रम किन लाग्छ मायामा वाचन गरिसकिएको छ उहाँको जिन्दगीको यो कथा सुरु हुन्छ यसरी चन्द्रजी एउटा जिउँदो मानिस जीवनभरमा कति किसिमको पीडा र व्यथाहरूबाट ग्रसित हुन्छ भन्ने कुरा सायद कमै मात्रालाई थाहा होला जिन्दगी जिउँदै जाने क्रममा यस्ता उतार चढावहरू हुन्छन् त्यही उतार चढावहरूमा कोही मानिस जिन्दगीमाथि तैरिएर बाँच्छन् त कोही मानिस गहिरिएर बाँच्छन् जो जीवनमाथि तैरिएर बाँच्छन् उसलाई के थाहा जिन्दगी कति महत्त्वपूर्ण छ भन्ने कुरा र जो गहिरिएर बाँच्छन् उसले बुझेको हुन्छ जिन्दगीको वास्तविक भोगाइसँगै जिन्दगीको महत्त्व जिन्दगीलाई खुसी र हाँसोको बहार भन्नेहरू जब दुःखका सिरोटोहरूले चुट्न थाल्छ तब गलत सोचाइसँगै आत्महत्या गर्ने निर्णयमा पुग्दछन् र जिन्दगीलाई सुख र दुःखको मैदान हो जसमा सङ्घर्ष जारी रहन्छ भन्नेहरू सकारात्मक सोचाइ र धारणासँगै सरल र सहज जीवन जिउँछन् र जुइरहेका पनि छन् यो संसारमा व्यक्ति व्यक्ति पछि आआफ्नो बाँच्ने शैली अनुसार जिन्दगीको परिभाषा फरक फरक नै हुन्छन् तर त्यही अनुरूप मेरो दृष्टिकोणबाट हेर्दाखेरि जिन्दगीको परिभाषा यस्तो हो कि जस्तो लाग्छ जिन्दगी हाँसो र रोदनको सम्मिश्रण दुःख र सुखको सङ्गम हार र जितको खुड्किलो अनि सङ्घर्ष नै सङ्घर्षको मैदान हो जिन्दगीमा हामीले एउटा असल र उद्देश्य यात्राका लागि हजारौँ कष्ट र कठिनाइहरूसँग ठक्कर खानु पर्दो रहेछ यही जिन्दगीको साँगुरो घोरेटोहरू माझबाट यात्रा गर्दै जाँदा मडै पछि हामी मानिसहरूले धेरै ठक्करहरू खाँदै अनेकौँ दुःखहरू खेप्दै र अनगिन्ती चोट र व्यथाहरू सहँदै बाँच्नु रहेछ त्यही पीडित दुखी र जीवन घाइतेको अतीत र त्यही अतीतले वर्तमानसम्म डोर्याएको वास्तविक कथा हो विगतमा लागेका घाउहरू निको भइसके पनि जुन घाउको दाग अतीतको याद स्मरणको लागि जहाँको त्यही र जस्ताको त्यस्तै रहिरहँदो रहेछ चन्द्रजी हुन त भूतकालका कुराहरूलाई वर्तमानमा ल्याएर जोडिदिँदा वर्तमान जीवन विस्वादिलो हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मनले त्यही अतीतलाई नै खोतल्न पुग्दो रहेछ आमा बाबुकी छोरी सासु ससुराकी एक बुहारी लोग्नेकी पतिव्रत स्वास्नी र छोराछोरीका स्नेही र ममतामय आमा त्यही एउटा नारीको कथा आज म जस्ताको तस्तै उतार्न खोज्ने प्रयास गर्दैछु यो विगत जीवनको कथा मात्र होइन चन्द्रजी वास्तविक व्यथा पनि हो समाजमा जरा गाडेर बसेका कृति कुसंस्कार र परम्परावादी विश्वासबाट पिल्सिएर बाँच्नुपर्ने अवस्थाको सृजना भएपछि समाजबाटै भएका विकृतिहरू सहने त्यही नारी सुखमा पानी हाली विवश भए अनेकौँ दुःख र मानसिक पीडाहरूको तुवानभित्र निस्सासिँदै बाँच्नुपर्ने बाध्यताहरू आजको युगको समाजमा पनि सर्वविदितै छन् एउटा परिवारबाट अवहेलित नारी जसको दैनिक जीवन आँसुको मेल जसको दैनिक जीवन आँसुको भेल र व्यथाहरूसँग लतपतिँदै बाँधिएको हुन्छ हरेक नारीहरूको जीवन समाजमा व्याप्त कुचलन र अन्धविश्वासको जालौले झिलिएको हुन्छ त्यही नारीको जीवन नै कष्टकर हुँदो रहेछ विगतमा जुन नारीको जीवन बलेसीले चुटेको झार जस्तै थियो अन्धकार रात जस्तै थियो र जीवन अर्धलास जस्तै थियो त्यही कथा व्यथाहरू तपाईँ अनि हाम्रो प्रिय कार्यक्रम मार्फत लाखौँ करोडौँ श्रोताहरूमाझ बाँड्ने इच्छा र चाहना जागेका उही एउटै कथा पात्रको आफ्नो अन्तर्मनको व्यथाहरूलाई सबै सामु बाँडेर आफ्नो दुखी मनलाई हलुङ्गो बनाई मनले मनलाई नै सान्त्वना दिन चाहन्छु म अतीतका पलहरूले भावुक बनाएको त्यही नारीको भावुक मनलाई अलिकति भए पनि शीतलता प्रदान गर्ने चेष्टा गरेको छु चन्द्रजी मैले यो पत्रलाई कुनै हिचकिचाहट बिना सानो स्थान दिनुहुनेछ भन्ने अपेक्षाका साथ उही नारी यानकी मेरी प्यारी स्नेही र ममतामय आमाको विगतको कथा र वास्तविक व्यथालाई यहाँबाट यसरी अगाडि बढाउन चाहन्छु भित्रभित्रै चर्किएर दुखिसकेको जीवन मेरो पिरहरूको आँसुसँगै मुछिसकेको जीवन मेरो उकाली र ओह्रालीमा गरिएको यात्रा झैँ उकाली र ओह्रालीमा गरिएको यात्रा झैँ बाटोमा आएर छुटिसकेको जीवन मेरो झुपडीको जीवनसँग महलको छाया जस्तै झुपडीको जीवनसँग महलको छाया जस्तै बराबर नभएर नै टुटिसकेको जीवन मेरो वर्षयामको भेलसरी उर्लिँदा उर्लिँदै वर्षयामको भेलसरी उर्लिँदा उर्लिँदै खडेरीको खोल्सा जस्तै सुकिसकेको जीवन मेरो सपनाका मुनाहरूलाई व्यवस्थाले चुटेपछि सपनाका मुनाहरूलाई व्यवस्थाले चुटेपछि चर्किएको ऐना जस्तै फुटिसकेको जीवन मेरो पिरहरूको आँसुसँगै मुछिसकेको जीवन मेरो भित्रभित्रै चर्किएर दुखिसकेको जीवन मेरो चन्द्रजी वास्तविक चोटको अवस्था अनुमानले होइन अनुभवले मात्र थाहा हुन्छ जिन्दगीमाथि यस्ता पीडा र व्यथाका असिनाहरू बर्सिन्छन् जसलाई हामी विवश कठोर हृदयका साथ सहन बाध्य हुन्छौँ जिन्दगी मुखले बोल्नेहरूको लागि कति सजिलो छ तर व्यवहारमा परेपछि वास्तविकतामा जिउनुहरूको लागि कति कष्टकर र असहज छ जिन्दगी र कति बृहत रहेछ यस जिन्दगीको परिभाषा आँसुले नुहाएकी छु जिन्दगीलाई गर्वभित्रै तुहाएको छु सारा खुसीहरूलाई गङ्गामा सेलाइसकेको छु मेरो इच्छा आकाङ्क्षालाई र दुःखै दुःखले सिँगारेको छु मेरो सिङ्गो जीवनलाई त्यही अतीत हो मेरो चन्द्रजी मेरो नाम भीमकुमारी तामाङ हो जन्मस्थान मकवानपुरको बुढी चौर हो भने हाल कर्मथलो चाहिँ त्यही आम मन्ज्याङमा पर्छ अतीतको पुरानो कुरा हो त्यो बेला छोरीहरूलाई पढाइदिनु हुँदैन छोरी मान्छे भनेको त अर्काको घर गरेर खानुपर्ने जात हो भन्ने मानसिकताले मेरो आमा बाबाले मलाई पाठशालाको मुख समेत हेर्न दिनु भएन तिन दाजुभाइको चार दिदी बहिनीहरूमध्ये माइली छोरी हो म साह्रै सोझी बालकपनमा त्यहाँका गोरेटो बाटोहरू गर्दै काफल ऐसेलु खाँदै साथीभाइहरूसँग लुक्का र मेलापातमा ठट्टा ठट्यौली खोज्दै रमाउँथेँ म त्यो बचपनमा पाठशालाको आँगन टेक्न नपाएपछि डुकु नाम्लो बोक्दै उकाली ओह्राली गर्दै आफ्ना हरेक वसन्तहरू पार गर्दै थिएँ म त्यसै क्रममा जब म चौध वसन्त पार गरी पन्ध्रौँ वसन्तमा टिक्न पुगेँ तब मेरा आमा बाबाले मलाई जबरजस्ती पराएको काखमा सुम्पिदिनु भयो जबरजस्ती मेरो इच्छा नहुँदा नहुँदै जन्मघर मेरो होइन पराई घर तिम्रो हो भन्ने आभास दिलाएर मलाई मेरो घरबाट मेरो माइतीबाट निकालिदिनु भयो पराईको घरमा डोली चढाएर पठाइदिनु भयो उमेरमा म कापी कलम र किताब च्यापेर साथीहरूसँग हाँस्दै खेल्दै जीवनको ज्योति खोज्दै स्कुल पाठशालामा रम्नुपर्ने मान्छे थिएँ त्यो कलिलो उमेरमै पढाइको काखमा सुम्पिन पुगेमा म पढाइको काखमा सुम्पिएदेखि नै दुःख र आँसुको सागरभित्र चुर्लुमा डुबेको थियो मेरो जिन्दगी मेरो हाँसो खुसी अनि जिन्दगीका रोमाञ्चक सपनाका पाइलाहरू सुन्दर धरतीमा टेक्न नपाउँदै क्षितिजमा नै विलिन भइसकेको थियो सानो उमेरमै जीवनको बन्धनभित्र बाँधिएपछि म निसासिएको थिएँ जिन्दगीको बन्धनभित्र कसिन पुगेपछि म आफ्नो लुग्ने बनाउँदोको खुसीको लागि आफ्नो खुसीलाई मारिदिन्थेँ सासु ससुरा र नन्द देवरहरूको खुसीको निम्ति म मेरो चाहनाहरूलाई आफ्नै पैतालाले कुल्चिदिन्थेँ कस्तो रहेछ चन्द्रजी छोरी मान्छेको भाग्य सधैँ आफ्नो खुसीलाई मारेर अरूको खुसीको खातिर बाँच्नुपर्ने हाँस्नुपर्ने अर्काको इसारामा चल्नुपर्ने कोही भन्छन् विवाहपछि नयाँ जीवनको सुरुवात हुन्छ तर मेरो जीवनमा विवाहपछि दुःखै दुःखको सुरुवात भयो मेरो सासु ससुरा दिनदिनै रक्सी खाएर झगडा गरिरहनुहुन्थ्यो जसकारण लुक्ने भनाउँदो बाहिर बाहिर हिँड्थ्यो डुल्थ्यो बस्थ्यो खान्थ्यो कहिलेकाहीँ घर आउँदा पनि मेरो विषयमा कुरा लगाउँथ्यो नन्द देवरहरूले सासु ससुराको खिचलो नन्द देवरहरूको हेला सहँदै र लोग्नेको कोठाई खाँदै मैले आफ्नो दिन गुजार्न थालेँ त्यो बेलाको समय हो गाउँ गाउँमा अहिले जस्तो बिजुली बत्तीको विकास थिएन टुकी बत्तीको भरमा बिहान दुई बजेदेखि नै उठेर ढिकी जाँतो र पानी पधेरो गर्नु पर्थ्यो मैले जब अन्धकार रातलाई चिर्दै मिरमिरे उज्यालोले सुन्दर दिनलाई ढाक्छ अनि त्यही दिनमा घामको पहिलो किरण अगाडि नै घरको सारा कामधन्दा सकाएर घाँस दाउराको लागि भोक भोकी पाखा पखेरामा पुगिसक्थेमा सासूले बुहारीप्रति गर्ने र देखाउने व्यवहार पशु बराबरको हुन्थ्यो घरको दासी ठान्थ्यो बुहारीहरूलाई उभेला आफूले चाहेको बोल्न पाइँदैनथ्यो गर्न हुँदैनथ्यो गर्न चाहेको कुरा एकातिर शारीरिक कष्ट र अर्कोतिर मानसिक पीडा खेप्दै लाचार र बेहोसमय जिन्दगी बेहोरिरहेको बेला म झन कमजोर र रोगी बन्दै गएँ एक दिनको कुरा हो म कमजोर शरीर बोकेर भए पनि त्यही परिवारलाई खुसी देख्नको लागि म तत्पर रहेँ तर अफसोस लोग्ने भनाउँदोले घरमा सौता भित्रै आयो म माथि सौता हालेँ म सानै थिएँ मेरो जिन्दगी फक्रेको थिएन कोपिलामै मारिदियो त्यो पापीले बुझ्ने नभए पनि सौदा भनेपछि मन दुख्द रहेछ अनपढ र सोझो भएर होला ममा अघि पछिको विषयमा केही सोच्न र गर्न सक्ने क्षमता थिएन र सामर्थ्य पनि थिएन बोल्न सक्नेको पिठो बित्छ र बोल्न नसक्नेको चामल पनि बित्दैन भने चाहिँ म बोल्न नसकेको केही भाउ थिएन त्यहाँ घरको हेला झन झन तीव्र हुँदै गइरहेको थियो पीडा सहन नसकेपछि माइत आएर बस्न थाले माइतबाट पनि छोरी मान्छेले दुःख सहिरहे आफ्नो घर गरेर खानुपर्छ विवाहित छोरी माइत बस्न थाल्यो भने माइती पक्षको इज्जत जान्छ समाजले कुरा काट्छन् भनेर आमा बाबाले मलाई पुनः त्यही घरमा पुर्याउन लानुभयो त्यसपछि मैले सोचेँ म बिल्कुल बेसहारा छु न घरको न माइताको माया अर्थलास जस्तै भएमा त्यस्तो बेसहारा र अपहेली जिन्दगी जिएर चुलो चौको पाखा पखेरो र ढिकी जाँतो गर्दै दिनरात आँसु बगाउँदा पनि माया नपाएपछि आत्महत्या गर्ने सोच आयो र आत्महत्या गर्न खोजेको पनि थिएँ यो दुखी मान्छेको दुःख बाँकी नै भएर होला मलाई आत्महत्या गर्न आफ्नै मनले दिएन म मर्न सकिनँ सोचे जिन्दगी साँच्चै फुलै फुलको थुङ्गो हुँदैन कहिले ओइलाउँछ यो कहिले फक्रिन्छ यो कुनै टुङ्गो हुँदैन कुनै टुङ्गो हुँदैन जस्तो नहुँदो रहेछ जिन्दगी पीडा मात्र बन्दो रहेछ मैले सोचेको थिइनँ मेरो जिन्दगीमा यति धेरै दुःख लेखिएको छ भनेर हरेक तरहको दुःख र पीडाहरू सहँदै विवाहपछिको जीवन जसोतसो टालेरै भए पनि करिब आठ वर्ष बिताएको थिएँ मैले त्यो बेला जब विवाह भएको आठ वर्ष पुरा गरी नौ वर्षमा टेकियो त्यहाँबाट मैले के उपाय खोज्न थालेँ मलाई दैनिक पीडाहरू सहेर त्यो घरमा बस्न मन लागेन त्यसपछि मैले एउटा जान्ने र बुझ्ने मान्छेको सहायतामा सम्बन्ध विच्छेदको माग गरेँ मैले चालेको कदम अनुसार दुई हजार चालिस सालमा सम्बन्ध विच्छेद गरेर माइत बसेको थिएँ म कहिलेकाहीँ त लाग्थ्यो छोरी मान्छेको जिन्दगी त अभिशाप नै रहेछ थाहा त थियो दुःख र सुख एकअर्काको परिपूरक हुन् दुःखपछि सुखको आगमन हुन्छ तर त्यही सुख र खुसी पाउनको लागि कति किसिमको ठक्करहरू खानु पर्दो रहेछ कष्ट र दुःखहरूसँग हन्डर खाँदै बाँचेको मान्छे म जो सुखमा मातिँदैन र दुःखमा हात्तिँदैन सम्बन्ध विच्छेद पछिको करिब तिन वर्ष मैले आमा बाबासँगै बसेर बिताएँ त्यसपछि फेरि दोस्रो विवाहको लागि कुराहरू आउन र चल्न थाल्यो विवाहित जिन्दगीबाट चेतिसकेको मान्छेमा तर्सिसकेको मान्छेमा फेरि कसरी पुनः विवाह गरौँ भन्ने सोचले उदास बनाउन थाले चन्द्रजी मलाई यो उदाउँदो र अस्ताउँदो जिन्दगीमा समय सधैँ एकनासले बाँदैन जस्तो पनि लाग्यो त्यसपछि मैले एउटा विकल्प रोजेर दुई हजार त्रिचालिस सालमा पुनः दोस्रो विवाह गरेको हो यही आम्बन्ज्याङमा मलाई दुःखको डर नभएर होला मैले विगतलाई वर्तमानसँग सेयर गर्थेँ तर उहाँले के आपत्ति जनाउनु भएको थिएन सायद समझदार भएर होला मलाई लाग्थ्यो उहाँमा मेरो दुःखलाई सजिलै पचाउन सक्ने पाचन प्रणाली छ म मनमा नै मुस्कुराएँ यस्तो लाग्यो थोरै खुसी आयो मेरो जिन्दगीमा उहाँ मेरो जिन्दगीमा भगवान् बनेर आउनुभयो दुई साल अघि र पछिमा धेरै भिन्नता पाएँ मैले जिन्दगी कहिले कहाँ गुज्रिन्छ त कहिले कता बहन्छ थाहै नहुँदो रहेछ चन्द्रजी कुनै मोडमा पुगेर ठोक्किँदो रहेछ जिन्दगी कुनै मोडमा पुगेर छुट्टिँदो रहेछ जिन्दगी पाइलै पछि ठेस लाग्दा कतै जिन्दगी आँसु बनेर पोखिँदो रहेछ त कतै बिच बाटोमै रोकिँदो रहेछ चन्द्रजी सुख र दुःखको तराजु अवश्य नै तलमाथि भइरहँदो रहेछ यो जिन्दगीको चक्रलाई पनि कुन चाहिँ यन्त्रले चलायमान गराउँदो रहेछ कुन्नी जुन चक्र सुखबाट दुःख र हाँसोबाट रुदनको बस्ती हुँदै निरन्तर चलिरहँदो रहेछ त्यही समयको भावले कहिले दुःखको भुमरीभित्र उकुस मुकुस हुँदै बाँच्न बाध्य गराएको थियो भने कहिले सुखमा आज त म खुसी छु सुखी छु लोग्नेको साथ र सहयोग छ छोरा छ छोरीहरू छन् र उनीहरूको माया छ मेरो श्रीमान व्यापार व्यवसायमा तल्लिन हुनुहुन्छ म उहाँलाई सघाउँछु दुईतिरको व्यवहार छ एकतिरको व्यवहार छोराछोरीहरूले हेरेका छन् भने अर्कोतिरको व्यवहार हामी लोग्ने स्वास्नी मिलेर हेरेका छौँ आज म यहाँ ज्यामिरे तिनमा घरमा बसेरै व्यवहार चलाउँछु पसल सानो पसल हेर्छु आफ्नो छोराछोरी जे माग्यो त्यही दिन सकेको छु आवश्यकताहरूलाई पुरा गरिदिन सक्ने भएको छु खुसी छु सन्तुष्टि छु तर त्यही सुखी र खुसीमाथि पनि कहिलेकाहीँ अतीतले छटारो हानिदिँदो रहेछ र मनमा उही पुरानो कुराहरू याद बनेर हृदयभरि सालबलिँदो रहेछ वर्तमानमा जतिसुकै सुख मिले पनि भूतकालका ती दुःखहरू ती दुःखका पलहरूले त बेला बेलामा मनलाई झस्काइदिँदो रहेछ त्यसैले मैले यो कथा व्यथा सबै श्रोतामा बाँड्न चाहेको हुँ यो कार्यक्रमले युवालाई मात्र होइन हामी जस्ता वर्गहरूलाई पनि आकर्षित बनाएको छ चन्द्रजी त्यसकारण यो कार्यक्रम अझ राम्रो बन्दै जाओस् सबै श्रोतावर्गहरूमा अझ लोकप्रिय बन्दै जाओस् यही शुभकामना छ मेरो तर्फबाट जिन्दगीबाटै हार्यो रथ जिउँदै मरेर आएमा हारेपछि एक्लै बाँच्ने अठोट गरेर आएमा आकाशको झुन्ड भुइँको चुलोको मेल नभएपछि आकाशको झुन्ड भुइँको चुलोको मेल नभएपछि उसको झुटो बन्धनबाट ओझेल परेर आएँ म हारेपछि एक्लै बाँच्ने अठोट गरेर आएँ म सँगै बसी जिउने रम्ने मायाको सुन्दर बस्तीमा डढिलो लगाई लखेट्यो र त बसाइ सरेर आएँ शिखर पुग्ने लक्ष्य बोकी हिँड्ने मेरो उकालीमा तगारो हाली छेक्यो र त उँधो झरेर आएँ म दुःख पीडा चोट अनि अपमान तिरस्कार त्यो उपहार स्वरूप दियो र त पोल्टो भरेर आए म चन्द्रजी मेरै आमाले भोग्नुभएको जस्तो दुःख र पीडा अरू कसैले भोग्नु भएन होला भन्न गाह्रै पर्छ छोरीबाट बुहारी र बुहारीबाट आमा बनेर परिवारको भूमिका निर्वाह गरी एउटा सिङ्गो परिवारको जीवनलाई अगाडि गुडाउन कहाँ सहज हुँदो रहेछ र जिन्दगी नसोचे जस्तो हुन्छ नचाहे जस्तो सोचेको र चाहेको जस्तो सबै पूर्ण हुने भए यो संसारमा सायद दुःख भन्ने शब्दको उत्पत्ति नै हुँदैन थियो होला जिन्दगीमा सुकै उत्तर चढावहरू आए पनि खुसी र सुख प्राप्त गर्न दुःखलाई फोड्नै पर्छ र त्यही दुःखभित्रबाट खुसी निकाल्ने प्रयास गर्नुपर्छ दुःखको पासोमा अल्छेर बाहिरी हाँसो हाँस्नुपर्ने यो सांसारिक दुनियाँमा जीवन रहेसम्म सङ्घर्ष सदा साथ रहन्छ त्यसैले आँसुको जीवनलाई हाँसुमा परिवर्तन गर्ने हर प्रयास गर्नुपर्छ किनकि पीडा र दुःखलाई जित्नु नै हाम्रो जीवनको सबैभन्दा ठुलो सफलता हो हवस् त आगामी दिनहरूमा यो अन्यलमय परिस्थिति र उदासमय जिन्दगीको वर्तमान प्रेम र त्यस प्रेमभित्रको उतार चढावहरूको कथा लिएर आउने बाचाको साथ आजलाई यो निष्पष्ट अनि रातमा यो सानो पत्रबाट बिस्तारै ओझेल हुन चाहन्छु हाँसेर पनि मुटु दुखाउनु पर्छ हाँसेर पनि मुटु दुखाउनु पर्छ बाँचेर पनि आँसु सुकाउनु पर्छ हाँसेर पनि बसेर पनि मुटो दुखाउनु पर्छ श्रोता आज कार्यक्रममा मैले राखेँ उदासी अन्यल अस्मिता तामाङजीको बितेका पलहरू उहाँले आफ्नो बितेका पलहरू आमन्याङ एक खैरेनी मुकवानपुरबाट पठाउनु भएको थियो तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव र तपाईँका पनि पारिवारिक तथा प्रेमसँग सम्बन्धित बितेका कहानी छन् भने हामीलाई पठाउन सक्नुहुनेछ सल्लाह सुझाव एवं प्रेम कहानी पठाउनका लागि सबि सौगातको official Facebook page W W W dot Facebook dot com slash Sabi Saugat अनुरागमा म्यासेज गर्न सक्नुहुनेछ अथवा रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगाहर्च हेटौँडा चार नारायणी मलको ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ विस्तृत जानकारीका लागि शून्य सन्ताउन्न पाँच पच्चिस एक सय अठारमा फोन गर्न सक्नुहुनेछ तपाईँले यो कार्यक्रम जुनसुकै बेला युट्युब च्यानल सबि सौगातमा र डब्लु W W dot Sabi Saugat dot blogspot dot कममा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ अर्को हप्ता तपाईँकै बितेका पलहरू लिएर पुनः आउनेछु तबसम्मका लागि म तपाईँकै मनभित्रको साथी चन्द्र पनि बिदा हुन चाहन्छु हवस् त नमस्ते शुभरात्री पलको सामु घुडा टेकेर कसैले बलको सामु घुडा टेकेर कसैले हार मानेर इज्जत गुमाउनु पर्छ हार मानेर इच्छा कुमाउनु पर्छ बाँचेर अनि आँसु सुकाउनु पर्छ हाँसेर पनि मुटु दुखाउनु पर्छ युगदेखिको रीति हो दुनियाँको युगदेखिको रीति हो दुनियाँको भोगेर सबै चित्त बुझाउनु पर्छ भोगेर सबै चित्त बुझाउनु पर्छ बाँचेर पनि आँसु सुकाउनु पर्छ हाँसेर पनि मुटु दुखाउनु पर्छ